अझेसी पाउने क्याम्पसमा जाने बस कस्तो होला भोलि यही बाटो ओहोर दोहोर गर्छिन् एउटी मैया उनलाई मात्र हेरिरहँदै हुन्छ आज भोलि जहिले पनि बजेसी पाउने रस सन्नाउँछिन् क्याम्पसमा जानी बस कस्तो होला भोलि यही बाटो ओहोर दोहोर गर्छिन् एउटी मैया उनलाई हिँडाउँदै हुन्छ सबोली यही बाटो ओहोर दोहोर गर्छिन् एउटी मैया उनलाई मात्रै हेरिरहँदै हुन्छ सबोली बाटो हेर्छु यतियार धाउँदैन कोठाभित्र बस्नै मन लाउँदैन कस्तो होला भोलि यही बाटो ओहोर दोहोर गर्छिन् एउटी मैया उनलाई बिराउँदै हुन्छ बाटो हेर्छु यति याद आउँदैन कोठाभित्र बस्नै मन लाउँदैन कस्तो होला भोलि यही बाटो दोहोर गर्छिन् एउटी मैया उनलाई मात्रै हेरिरहँदै हुन्छ आज भोलि यही बाटो दोहोर गर्छिन् एउटी मैया उनलाई मात्रै हेरिरहँदै हुन्छ केही दिन भयो रोग्ला छ डोलाउने बोल्न मन छ कसरी बोलाउने कस्तो होला बोली यही बाटो दोहोर गर्छिन् एउटी मैया उनलाई मात्र हेरिरहँदै हुन्छ आज भोलि केही दिन भयो रोग्ला छ डोलाउने बोल्न मन छ कसरी बोलाउने कस्तो होला बोली यही बाटो दोहोर गर्छिन् एउटी मैया हुन्छ यही बाटो दोहोर गर्छिन् मै हतार गरेर गाकी थिइन् हिजो बोल्थे साथीसँग साकी थिइन् कस्तो होला बोली यही बाटो होर दोहोर गर्छिन् एउटी मैया उनलाई मात्र हेरिरहँदै हुन्छ आज भोलि अस्ति हतार गरेर गाकी थिइन् हिजो बोल्थे साथीसँग साकी थिइन् कस्तो होला बोली यही बाटो होर दोहोर गर्छिन् एउटी मैया

भयो भने हाम्रो भेट साँझमा मनको कुरा भनिदिन्छु आज म कस्तो होला भोलि यही बाटो दोहोर गर्छिन् एउटी मैया उनलाई मात्रै हेरिरहँदै हुन्छ आज भोलि भयो भने हाम्रो भेट साँझमा मनको कुरा भनिदिन्छ नै हुन्छ जबली यही बाटो दोहोर गर्छिन् एउटी मैया उनलाई मात्र हेरिरहँदै हुन्छ जवनी